श्रीगणेशाय नमः यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतः स्तुनुवन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगः ध्यानावस्थिततद्गते मनसा पश्यन्ति योगिनो यस्यान्तं न विदुःसुरासुरगणा देवाय तस्मै नमः शुक्लाम्बरा मल्लिका मालालङ्कृतकुण्डलाप्रविलसन् प्रविलसन् मुक्ता सर्वज्ञाननिधानपुस्तकधरा रुद्राक्षमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं नमो भगवते तस्मै व्यासायामिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायणकथामिमा नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो कथामा यहाँहरूले श्री सतीदेवीको जन्म र तत्पश्चात विधिपूर्वक जातकर्म निवारण गराएको कथासम्म सुन्नुभयो अब आज तेस्रो दिन तृतीय अध्याय हे कुमारजी हजुरको यस बाढीबाट मेरो मन अत्यन्त तरङ्गित भइरहेको छ मेरा शरीरका रुम रुम हल्लिरहेका छन् सृष्टिका त्यो प्रसङ्गबाट त अझ पनि म त्यही अवस्थामा छु जहाँबाट ब्रह्माले सृष्टि प्रारम्भ गर्नुभयो जस्तो लाग्दछ हजुरको यो पवित्र बाणीबाट म अगाडिको कथा प्रसङ्ग अब सुन्न चाहन्छु अगस्त्य मुनिले पुनः प्रणाम गर्दै कुमारजीलाई भने तब कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि यो कुरा जुन कुरा तिमी सतीदेवीको जन्मको प्रसङ्गमा सुनिरहेका थियौ अब यसैलाई संक्षेपमा सुन त्यसपछि बिरडेका गर्भदेखि तेत्तिस कोटी कन्या जन्मिए तेत्तिस कोटी दक्ष प्रजापति र बिरणीको गर्भबाट जन्मेमा दक्ष प्रजापति र बिरणी अत्यन्त हर्षित भए ती कन्याहरूलाई दक्ष प्रजापति र बिरणीले सस्नेह सेवा शुश्रूषा गरी पालिराखे फेरि अगस्त्य मुनिले कुमारजीले आज्ञा गर्नु हुँदै प्रश्न राखे अनि प्रभु ती कन्या देवताहरूले कसरी विवाह गरे त केही आज्ञा हजुरबाट हुन्छ कि तब कुमारजी आज्ञा गर्नुहुन्छ हे मुनिश्वर स्वर्गमा देवता ऋषि दिगपाल गन्धर्व यक्ष नागहरू बसी सभा गरे त्यसमा देवताहरूले भने हाम्रा स्त्री छैनन् स्त्री नभई घर गृहस्थी हुँदैन एउटी दुईवटा वा त्योभन्दा कम कन्याले हामीलाई हुँदैन तसर्थ दक्ष प्रजापतिका तेत्तिस कोटी कन्या छन् हामी यिनीहरूलाई मागौँ जब सभाबाट यो कुरा पारित भयो अर्थात् सबैमा यस कुराले सहमति ल्यायो यो काम गर्न सक्ने योग्य व्यक्ति अब कसलाई पठाउने यो सन्दर्भमा छलफल सल्लाह भयो तब सबै देवताहरूले यही निधो गरे कि यसका लागि योग्य व्यक्ति नारद ऋषि छन् उनैलाई कन्यार्थी गराएर दक्ष प्रजापतिका पठाउने निश्चय गरिसकी नारदजीलाई डाक्न पठाए र सबै कुरा भनेर दक्ष प्रजापतिको घर पठाइदिए ऋषिलाई दक्ष प्रजापतिले आदर सत्कार गरी पूजा सकेर भोजन गराइसकेपछि सोधे हे ऋषिभर कहाँबाट के कामले आउनुभएको हो तब नारद ऋषि भन्दछन् हे दक्ष प्रजापति तेत्तिस कोटी देवताले विवाह विवाह गर्नको निमित्त तिम्रा कन्याहरू माग्न मलाई पठाएका छन् यही कारणले म तिम्रो यो घरमा आइपुगेँ देवताहरूलाई ज्वाइँ तुल्याउनु पर्यो यस्तो कुरा सुनेपछि दक्ष प्रजापति भन्दछन् हे नारद भलो भन्यो म धन्य रहेछु मेरा तेत्तिस कोटी कन्या तेत्तिस कोटी देवला देवतालाई मैले दिएँ जेठी सती देवी भने दिने छैन किनभने मेरा छोरा छैनन् त्यसैले सम्पत्तिको रक्षा गर्न मैले उसैलाई राख्नुपर्छ अरू कन्याहरूलाई देवताहरूले भनेका दिन तिमीले जस जसलाई जुन जुन कन्या दिन भन्नेछौ उही उही देवताले म उही उही कन्या दिनेछु अब तिमी देवताहरूलाई यो खबर देऊ लगनको दिन ठहराएर कराध्यान उनीहरू लिन आऊ यति भने र नारदलाई नाना उपचारले पूजा गरेर विदा दिए नारदले पनि स्वर्गमा गएर सबै देवताहरूलाई यही कुरा सुनाइदिए देवताहरूलाई छोडिदिने निश्चय गरी लग्नको दिन ठहराई शुभ मुहुर्तमा कन्या लिन आउने कुरा नारद मुनिका मुखदेखि सुनेर देवताहरू खुसी भए तब सुदिन ठहराई देवताहरू कन्या दान लिन भनेर दक्ष प्रजापतिको घर गए तेत्तिस कोटी देवता आएको देखेर दक्ष प्रजापतिले पनि आदरपूर्वक सबैलाई सम्मान गरी कन्यादान गरी तेत्तिस कोटी देवताहरूलाई खुसी पारे अनि सबै छोरी जुवाईहरू दक्ष प्रजापतिसँग विदा मागेर आफ्ना आफ्ना घरमा जाँदा भए तेत्तिस कोटी देवताहरूले विवाह गरेको कुरा कैलाशका अधिपति शङ्करजीले नारद मुनिबाट थाहा पाए अनि आफ्नो विचार गरी हेरे ती देवताहरूले एक वचन पनि मलाई भनेनन् मेरो केही वास्ता राखेनन् आफूहरूले सुटुक्क आफ्नो विवाह गरेछन् तिनीहरूले विवाह गरेको भनेर सुन्दा मलाई पनि दम्पति हुने इच्छा भयो अब म विवाह कोसँग गरौँ यो कस्तो तिनीहरू स्वार्थी रहेछन् कमसेकम आफूले विवाह गर्ने कुरा मलाई बताउनु त पर्ने हो म पनि यसबारेमा केही सोच्ने थिएँ तब भगवान् श्री महादेवको मनभित्र कसकी छोरी कस्ती छन् भन्ने कुरा उब्जियो र ध्यान दृष्टिले विचार गर्दा दक्ष प्रजापतिकी सबैभन्दा जेठी छोरी सतीदेवीको विवाह भएको रहेनछ भन्ने कुरा थाहा पाए अनि देवताहरूले मर्यादा राखेर विवाह गरेका रहेनछन् मलाई कमसेकम एउटा छोरी त राखिदिए उनीहरूले यो ठाने श्री महादेव खुसी भए अब दक्ष प्रजापतिको घर ती कन्या भाग्न कसलाई लमी तुल्याएर पठाउँ बरु आफै जान्छु भन्ने मनमा विचार उठ्यो र कन्यार्थी भएर दक्ष प्रजापतिको घरमा उनी गए दक्ष प्रजापतिले महादेव आएको देखि आफ्नै पत्नी बिरेडीसँग उनी भन्दछन् ऊ त्यो आएको महादेव हो देख्यौ के भन्न आयो त्यो अब यो हाम्रै घरमा आउन त लागेको होइन यता दम्पति यस्तो कुरा गर्दै थिए त्यसै बेला महादेव दक्ष प्रजापतिको घर मुनि आएर घरमा को छ भनेर बोलाए दक्ष प्रजापतिले छ्यालबाट हेरेर माथि आइज भनेर अत्यन्त तल्लो व्यवहार गरी डाके महादेव माथि पुगेपछि दक्ष प्रजापति भन्दछन् हे महादेव त आज मेरो घरमा किन आइस के काम छ यस्तो प्रश्न सुनि महादेव भन्दछन् हे प्रजापति तिमीले कृपा गरेर तेत्तिस कोटी देवता कन्यादान पाई खुसी भए मेरो पनि स्त्री छैनन् तसर्थ सतीदेवी कृपापूर्वक प्रदान गरेर मलाई पनि देवताहरूलाई जस्तै उद्धार गर म पनि यही चाहन्छु र देवताहरूले मेरो उद्धार गर्नकै लागि सतीदेवीसँग कसैले पनि विवाह गरेनन् तसर्थ हे दक्ष प्रजापति मेरो अब यही इच्छा भई तिम्रो सामुनि आएको हुँ कि तिम्रा पुत्री जो सबै बाँकी अन्य देवताहरूले विवाह गरिसके बाँकी रहेकी एक जो सतीदेवी छिन् उनलाई मेरो हातमा राखेर रा, मलाई विवाह गरिदिई मेरो कल्याण गर महादेवले भनेको कुरा सुनेर अध्यक्ष प्रजापति रिसले आँखा नदेख्ने जस्ता भए पहिले त केही बोलेनन् तर उनमा यस प्रकारले क्रोध बढ्दै गयो कि उनी पागल जस्ता भएर भने पापिष्ट निर्लज त कस्तो भने मसानमा बस्ने खरानी घस्ने बिस भाङ धतुरो खाने बाघको छाला ओढी डमरु हातमा लिई बुढो साडी माथि चढ्ने नाङ्गै बस्ने दिगम्बर मतवाले होस् त फुत प्रेतका माझमा बस्ने देख्दै डर लाग्दो त्यस्तालाई कमल पत्र जस्तो नेत्र भएकी सुकुमारी यस्तो शरीर जो अत्यन्त सुकुमार छन् मृद मृद भाषिणी बत्तिसै लक्षणले युक्त भएकी मेरी छोरी कसरी तेरो योग्य होलिन् कुपात्रको हातमा पवित्र धन यज्ञको शुद्ध हबी कुकुरको मुखमा जस्तो योग्य हुँदैन त्यस्तै नै त पनि मेरी पुत्रीको योग्य छैनस् त मेरो घरमा बस्न लायकको पनि छैनस् भइहाल्यो एक पटकलाई माफी दिए भइगयो अहिले जा अब आइन्दादेखि यस्तो प्रकारको कुरा गरी मेरो सामुन्ने नाइज ल अहिले नै गइहाल भने पाखुरामा समाई उचालेर घरबाट बाहिर निकालिदिए बाहिर आएपछि नदिने भए दिन्न भने भइहाल्थ्यो नि अनेक तराका वचनले निन्दा गर्नु नै पर्ने थिएन यति भनेर महादेव मन दुखाएर बाटो लागे हिँड्दा मनमा यो देक्षले मेरो निन्दा गर्यो अत्यन्त निन्दा गर्यो यो अत्यन्त अभिमानी रहेछ र मैले यसको के बिगारेको थिएँ र यति विघ्न यसले मेरो निन्दा गर्यो अब यसकी छोरी म अवश्य विवाह गर्दछु यस्तो विचार लिएर वैकुण्ठमा विष्णु भगवान्को दरबारमा श्री शिवजी पुग्नुभयो शङ्करजी आएको देखेर चाँडै उठी आदरपूर्वक आसनमा बसाएर भगवान् भन्नुहुन्छ हे महादेवजी के कामले मेरो घर पवित्र गर्नुभयो यस्तो प्रश्न सुनेर महादेवले सब कुरा भने हे विष्णु मेरा स्त्री छैनन् जसका स्त्री छैनन् त्यसको घर छैन स्त्री नहुने कहिले सुखी हुँदैन अब जसो गरेर हुन्छ दक्ष कन्या सती मलाई पारिदिने उपाय गर्नु पर्यो एक त त्यो दक्षले मेरो अत्यन्त निन्दा गरेको छ यति तल्लो व्यवहार मलाई गर्यो कि कदापि कदापि पनि म त्यस प्रकारको निन्दालाई भुल्न सक्ने स्थिति छैन र हे विष्णु मैले यही नै प्रतिज्ञा गरिसकेको छु कि दक्षको कि पुत्री सतीलाई म विवाह गरेरै छोड्छु तब विष्णु भगवान् भन्नुहुन्छ हे भगवान म अहिले दक्ष प्रजापतिको घर जान्छु म फर्केर नहुन्जेल हजुर यही राजोस् यो काम म अवश्य पुरा गरेर हजुरलाई शान्ति दिनेछु यो मेरो मनमा छ यति भनेर विष्णु दक्ष प्रजापतिको घर जानुभयो भगवान् विष्णु आफ्नो घरमा आएको देखेर हर्षले गदगद हुँदै आज मेरो घर पवित्र भयो के कामले सवारी भयो मैले गर्नुपर्ने के काम छ एकै वचनमा दक्ष प्रजापतिले भने यो मानिस कति स्वार्थी छ यो आफ्नो मनले आफ्नो नियन्त्रणलाई गुमाउँदैछ म आएकोदेखि यो कति उत्तेजित हुँदैछ यो अचम्मको प्रसङ्ग छ मनभित्र यी सब कुरा खोतल्दै दक्ष प्रजापतिलाई श्री विष्णुले भन्नुभयो हे दक्ष प्रजापति के माग्नु भनेर आएको हो दिने भए मागु यस्तो कुरा सुनेर दक्ष प्रजापति भन्दछन् हे भगवान् हजुरले मागेको वस्तु म अवश्य दिनेछु यसमा मिथ्या हुने छैन आज्ञा होस् यस्तो कुरा सुनेर विश्व भगवान् भन्नुहुन्छ हे दक्ष प्रजापति म वैकुण्ठको अधिपति भएर पनि मेरो मनमा सुख शान्ति छैन किनभने म अहिलेसम्म अविवाहित नै छु मेरो विवाह भएको छैन तपाईँहरूको कृपाले गर्दा सम्पूर्ण देवताहरूको मनोरथ पूर्ण भयो अब सतीदेवी मलाई दिई मेरो मनोरथ पूर्ण गर्नुहोस् यस्तो वचन सुनेर दक्ष प्रजापति भन्न लागे हे विष्णु छोरो नहुनाले मैले पुत्रको सट्टा उत्तराधिकारी बनाएर राखी छोरी दिनु त अनुचित हो तर म वचनबद्ध भएको हुनाले लाचार भएँ दिनै पर्यो सुदिनमा असल लग्न ठहराई विवाह गर्न पाल्नुहोला अत्यन्त अमृत जस्तो मिठो वचन दक्ष प्रजापतिले विष्णुसँग बोले यस्तो अमृत जस्तो मिठो वचन सुनेर विष्णु वैकुण्ठ पार्नुभयो तब विष्णु आएको देखेर तिमी गएको काम के भयो हतार हतार महादेवले सोध्नुभयो तब विष्णु आज्ञा गर्नुहुन्छ हे ईश्वर काम त होला जस्तो छ तर मैले आफूलाई भने मागेर आएँ अब हजुरले दक्षिणले कन्या दान दिन लागेको बेलामा बुढो सन्यासीको रूप लिएर भिक्षा माग्न आउनु पर्यो मलाई कन्या नदी मलाई भिक्षा नदी कन्यादान लिने दिने गर्यो भने लिने दिने दुवैलाई म श्राप दिनेछु त्यो भन्नु पर्यो भगवान् श्री विष्णुबाट विष्णु शिवजीलाई कन्यादान लिनको लागि तरिका बताउनु भयो अनि मैले मेरो लग्न बित्न लाग्यो आउनुहोस् एकैछिन यहाँ बस्नुहोस् कन्यादान भइसकेपछि भिक्षा मिच्छ भन्नु भन्छु कुसुबे चाँडो गर भनेर भनेपछि मेरो नजिकै आउनु म आफ्नो साथमा बसाउनेछु कन्यादान दिँदा दक्षको आँखा छरी कन्यादान हजुरलाई दिन लगाउनेछु त्यस दिन यस बेला दक्ष प्रजापतिको घरमा सवारी हुनुहोला भनेर विष्णुले भनेको वचन सुनेर आनन्दमारी विदा भई श्री महादेव कैलाश पर्वततर्फ लाग्नुभयो तब कुमारजी आगे गर्नुहुन्छ अगस्त्य मुनि यस प्रकार श्री सतीदेवीलाई विवाह गर्नको निमित्त विभिन्न प्रकारका तरिकामध्ये यो एक तरिका विष्णुजीले श्री महादेवलाई बताउनुभयो आजको अध्याय यहीँ पूर्ण हुन्छ यति श्री स्कन्द पुराणे केदारखण्डे माघ महात्मे कुमार अगस्त सम्वादे श्री स्वस्तानी व्रतकथा नाम दक्ष कन्या विवाह वचन नाम तृतीय तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धुसरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राचितोदारकथाप्रसङ्गः कायेन वाचा मनसेन्द्रियैर्वा बुद्ध्यात्मना वानुसृतिस्वभावात् करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पयेतत् मुखको बगबग गर्नुभन्दा मौन हुनु राम्रो बताइएको छ यो बाढीको पहिलो विशेषता हो सत्य बोल्नु बाढीको दोस्रो विशेषता हो प्रिय बोल्नु बाढीको तेस्रो विशेषता हो धर्म सम्मत कुरा भन्नु बाढीको चौथो विशेषता हो यसमा उत्तरोत्तर श्रेष्ठता छ स्रोत महाभारत उद्योग पर्व गर्नुपर्ने काम नगर्नाले र नगर्नुपर्ने काम गर्नाले घमण्डी र विचारहीन मानिसका पापी विचारहरू बढ्छन् हाम्रो कल्याणको मार्गमा सबैभन्दा ठूलो खतरा नैतिक उद्देश्य र स्पष्टताको अभाव नै हो सीताकमला कुच मौन्दला